जाडो यामको सुरुवात भइसकेको छ बिहान बेलुका निकै चिसो बन्न थालेको छ चिसो बढेसँगै जाडो याममा देखिने रोगहरू पनि देखिने समय सुरु भएको छ जाडो याममा विशेष गरी समस्या देखिने भनेको बुढाबुढी र बालबालिकामा नै हो बालबालिकामा पनि भर्खर शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ गर्मी मौसममा फुलको बाँच्न तथा धुलोले स्वास्थ्यमा असर पुर्याउँदछ भने जाडो महिनामा चिसो तापमानका कारण बिरामीको संख्या बढ्ने गरेको पाइन्छ यसरी मौसम परिवर्तन भएसँगै स्वास्थ्यमा विभिन्न समस्याहरू देखा पर्दछन् चिसो मौसममा विशेष गरी रुगा खोकीको समस्या हात खुट्टा सुन्नुका साथै टन्सिलको सम्भावना पनि उत्तिकै देखा पर्दछ यसरी जाडोको महिना सुरु हुनासाथ अस्पतालमा दुई प्रकारका रोगहरूको संख्या बढेको बताउनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी विशेष गरी जाडोमा दुई प्रकारका रोगहरू हामीले बढेको पाएका छौँ एउटा चाहिँ दीर्घ रोगहरू जो पहिलेदेखि नै छन् ती दीर्घ रोगहरू फेरि जाडोमा बढ्ने गरेको पाइन्छ जस्तै दमका रोगीहरू विशेष गरी श्वास प्रश्वास फोक्सो अथवा श्वास नलीबाट आएका दमका रोगीहरूको संख्या चाहिँ जाडोमा बढी भएको पाइन्छ त्यस्तै रुगा खोकी फ्लू का टाइपका लक्षणहरू पनि जाडोमा चाहिँ गर्मीको तुलनामा बढेको पाइन्छ त्यस्तै गरी पहिलेदेखि नै भइरहेको बिचमा असर गर्ने संक्रमणहरू हुने इन्फेक्सन हुने खालका रोगीहरूमा यी दमका रोगहरूमा भइरहेको चिजमा फेरि निमोनियाहरू भइदिने आदि जस्तो कुराहरू पनि जाडोमा नै बढी भएको पाइन्छ विशेष गरी यो इन खानपानबाट हुने जन्डिसहरूको केही बिरामीहरू पनि यो गर्मी र जाडोको परिवर्तनको बेलामा पाइन्छ र आजकल त कस्तो भने अलिकति मौसमी परिवर्तनको कारणले गर्दा जाडोको सिजनमा समेत इन्फेक्सनका रोगहरू संक्रमणका रोगहरू जस्तै डेङ्गु मलेरियाहरू इभन अहिलेसम्म पनि तपाईँको देखिरहेको अवस्था छ जाडो याममा खास गरी आफ्नो लापरवाहीले गर्दा पनि विभिन्न किसिमका स्वास्थ्यमा समस्याहरू देखा पर्ने गर्दछन् त्यसैले जाडोमा स्वस्थ रहन तातो पानी सकेसम्म धेरै पिउने चिसो कुराको सेवन नगर्ने भने मौसमी फलफुल विशेष गरेर भिटामिन सी युक्त फलफुलको सेवन धेरै गर्ने श्वास प्रशासनका साथै अन्य समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अपनाउने र समय समयमा चिकित्सकसँग परामर्श गरिरहनु पर्दछ त्यसैले बढ्दै गइरहेको चिसोबाट बस्नका लागि यस्तो छ वरिष्ठ फिजिसियन डाक्टर अधिकारीको सुझाव गरी चिसोले शरीरको चाहिँ श्वास प्रश्वासमा चाहिँ भाइरलहरूको अट्याकहरू बढाउने सङ्क्रमणहरू बढाउने भएको हुनाले पहिलो कुरो त आन्तरिक हिटिङ हुनु पऱ्यो भित्रबाट तातो हुनु पऱ्यो त्यसको लागि बाहिरबाट मात्रै तातो बनाएर भएन कि टोटल मौसममै ध्यान दिनु पऱ्यो जस्तै बाहिरी वातावरणमा खाली कम कपडाहरू कम लगाएर अथवा चाहिँ विशेष गरी चाहिँ बढी एक्सपोज भएर हिँड्न हावामा त्यस्तै गरी अलिकति न्युट्रिसनमा हृष्टपुष्ट हुनलाई सहयोग गर्ने खानपानमा पनि जोड दिनु पऱ्यो जसले गर्दा रोगसँग लड्न सक्छ तेस्रो कुरा हामीले विशेष गरी यो बेलामा चाहिँ जुन डेबिलिटेटेड एजेड पपुलेसन जस्तो एकदम बढी रिस्की पपुलेसन भन्छ हामी बच्चा र वृद्ध विशेष गरी बच्चा र वृद्धहरूलाई चाहिँ उनीहरूलाई चाहिँ मौसम परिवर्तनले हुने प्रभावबाट जोगाउनलाई उनीहरूलाई चाहिँ अलिकति बढी त्यो न्यानो वनको वातावरण चाहिँ जिताइदिनु पर्यो यी कुराहरूमा चाहिँ हामीले अर धेरै भन्दा धेरै घुलमिल भएर भाइरसबाट सर्न सक्ने रोगहरूको लागि त्यो कुराहरूमा पनि अलिक व्यक्तिगत रूपमा फ्यामिली लिएर पारिवारिक रूपमा पनि हामीले याद गर्नुपर्ने हुन्छ डाक्टरको सुझाव र स्वयं आफै सजग भए चिसो र यो सिजनमा देखिने रोगबाट बस्न सकिन्छ